नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सोमसँगै उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रवि भट्ट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोलो पाँच मेगा हर्चमा सदाको मङ्गलबार साँझ पाँच बजेको अर्पण बुलेटिन पछि कार्यक्रम देश विदेश लिएर हामी उपस्थित हुने गर्छौँ तपाईँ कार्यक्रम देश विदेश इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको छ कार्यक्रम देश विदेशमा हामीले विशेष गरी रोजगारीको सिलसिलामा विदेश लाग्नुभएका तपाईँ हाम्रै दाजुभाइ दिदीबहिनीहरूका लागि वैदेशिक रोजगार सम्बन्धी ध्यान दिनुपर्ने कुराहरू विदेश लाग्नु अघि र गइसकेपछि पनि बुझ्नुपर्ने आवश्यक कुराहरू प्रस्तुत गर्ने गर्छौँ भने कहिले विदेशमा रहनुभएका र गएर आइसक्नु भएका युवा युवतीहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्ने गर्छौँ भने कहिले देश विदेशमा विदेशमा रहँदा थुप्रै प्रगति गरेका कुराहरू र विदेशमा दुःख पर्दाखेरिका पीडाहरू पनि कार्यक्रममा प्रस्तुत गर्ने गर्छौँ र सम्बन्धित राष्ट्रका कुटनीतिक नियोगहरूसँग पनि कुराकानी गर्ने गर्छौँ यसपटक पनि हामीले कहीँ दुःख पाएका र कहीँ नेपालीहरूले प्रविधिमा अगाडि बढिरहेका कुराहरू कुराहरूलाई लिएर प्रस्तुत गर्नेछौँ त्योभन्दा सुनौँ एउटा सुमधुर आवाज सानो पोखरा आदरणीय श्रोता यो सुमधुर आवाजपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम देश विदेशमा तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको छ र मैले अघि नै बताइसकेको छु थुप्रै नेपाली युवाहरू खाडी मुलुक होस् अथवा अमेरिका युरोप जस्ता राष्ट्रहरूमा गइसकेपछि पनि प्रगति गरेका कुराहरू हामीले पाउने गर्छौँ त्यस्तै सूचना र प्रविधि सम्बन्धी नेपालीले फड्को मारेको कुरा यति बेला मैले ल्याएर आइसकेको छु सूचना प्रविधि प्रविधिको एउटा अमेरिकी हब आइटी इन्जिनियरको सपना हो त्यहाँ पुग्ने Apple Intel Google Facebook Yahoo eBay Cisco स्टिम हाउलेट फ्यागर्स स्क्यान्डिक्स Oracle corporation Symantec Western Digital लगायत कैयौँ आइटी कम्पनीहरू छन् त्यही सिलिकन भ्यालीको American global computer security software corporation headquarter Symantec कर्पोरेसनमा काम गर्छन् एक नेपाली उनको कम्पनीले सन् दुई हजार बाह्रमा छ अर्ब त्रिहत्तर करोड अमेरिकी डलर करिब छ खर्ब उनासाठी अर्ब चौन्न करोड रुपियाँको कारोबार गरेको थियो इन्जिनियरका रूपमा कम्पनीमा छिरेका वीरगन्जका शङ्कर उप्रेती सिनियर हुँदै प्रिन्सिपल इन्जिनियर पोस्टमा काम गर्छन् उनको काम सफ्टवेयरको डिजाइन गर्ने हो उनको जिम्मेवारी अरू इन्जिनियरलाई गाइड गर्ने पनि हो स्काइपमा भेटिँदा उनले व्यस्त समय निकालेर केही बेर कुरा गर्न तयार पनि हुन्छन् र उनलाई तलब कति छ भनेर सोधिरहँदा मिडियामा उल्लेख नगर्ने शर्तमा मात्र आफूले बताउने जिज्ञासा राख्छन् र जिज्ञासा मेट्न उनको शर्त मान्नु पनि पर्ने हुन्छ त्यस्तै एउटा नेपालीको कल्पना भन्दा निकै पर थियो उनले पाउने तलबको अङ्क उनले डलरमा थप्ने डलरमा थाप्ने तलब छ डिजिटमा छ त्यस्तै नेपाली रुपियाँमा परिवर्तन गर्दा आठ डिजिट पुग्छ यति धेरै तलब बुझ्ने उनको सङ्घर्ष यात्रा वीरगन्जबाटै सुरु भएको थियो स्थानीय सरकारी स्कुलबाट एसएलसी सकेपछि इन्जिनियरिङ पढ्न उनी पुल्चोक कलेज भर्ना भएका थिए पुल्चोकमा इन्जिनियरिङ कलेजबाट सन् दुई हजार चारमा उनले कम्प्युटर इन्जिनियरिङ सके त्यही वर्ष उनले अमेरिकी कम्पनी डिटो हकाईमा काम पाए त्यहाँ उनको काम सफ्टवेयर सफ्टवेयर डेभलप गर्ने थियो त्यहाँ चार वर्ष काम गरेपछि त्यही कम्पनीले अमेरिकाको वेस्टर्नमा इन्जिनियरिङमा मास्टर्स गर्ने स्कलरसिप मिलाइदियो त्यहाँबाट उनले सन् दुई हजार दसमा मास्टर्स सके मास्टर्स सकेपछि उनले विश्वभर छरिए छरिएर रहेका नेपालीलाई उपयोगी हुने एप्स बनाउने सोचे सन् दुई हजार दसको कुरा हो त्यतिखेर एप्पलको स्टोरमा नेपाली एप्स थिएनन् भने पनि हुन्छ उनले जस्तो जहाँसुकै पनि नेपाली तिथि मिति चाडपर्व राष्ट्रिय दिवस विधा लगायतको जानकारी दिने एप बनाए हाम्रो पात्रो त्यसको अर्को वर्ष उनले यसलाई एन्ड्रोइड प्लेटफर्ममा ल्याए त्यसलाई अनलाइनमा गएका नेपाली एफएम रेडियो समेत सुन्न सकिने गरेर अपग्रेड गरेपछि निकै पपुलर भयो विश्वभर करिब एक लाख पचास भन्दा बढी पटक हाम्रो पात्रो डाउनलोड भएको छ उनले सुनाए नेपालमा भन्दा विदेशमा यो एप्स लोकप्रिय छ यसमा विक्रम सम्बतलाई इस्वीमा बदल्ने विनिमय दर बदल्ने सुनचाँदीको दैनिक मूल्य दैनिक राशिफल हेर्न पाउने सुविधा रहेको छ केही समय अघि नेपाल आएका बेला उनले भान्जाले मोबाइलमा डिक्सनरी खोजेको खोजिरहेको देखे एप्स स्टोरमा भएका धेरै जस्तो डिक्सनरी इन्टरनेट कनेक्सन भएका ठाउँमा चल्ने मात्र थिए उनले योजना बनाए अङ्ग्रेजी नेपाली डिक्सनरीलाई अफलाइनमा चल्ने बनाउने सरकारी स्कुलमा पढेकाले आफूलाई पनि सुरुमा अङ्ग्रेजी जान्न निकै गाह्रो परेको दिन उनले सम्झिए अमेरिका फर्कन साथ तयारी थाले अफलाइन डिक्सनरीको उनले करिब एक महिना अघि अफलाइन डिक्सनरीको एन्ड्रोइड भर्सन ल्याएका छन् नयाँ एप दैनिक एक भन्दा बढीले डाउनलोड गरिरहेका छन् अहिले यसमा नौ हजार वर्ड छन् उनलाई डिक्सनरी डेभलप गर्न देव गुरागाईले सघाइरहेका छन् नेपाली न्युज पेपर हेरेर कमन वर्ड राखेको छु उप्रेतीले भने बिस्तारै कठिन शब्दलाई राख्ने योजना छ केही दिनमै डिक्सनरीको शब्द भण्डारमा पचास हजार वर्ड पुर्याउने योजना उनले सुनाए यसलाई पटक पटक डाउनलोड गरेपछि जहाँसुकै प्रयोग गर्न सकिन्छ यसको अरू विशेषता भनेको रोमनमा टाइप गरेर अङ्ग्रेजी वर्ड खोज्न सकिन्छ जस्तो पानीलाई अङ्ग्रेजीमा के भन्छ भनेर खोज्नु प खोज्नु पऱ्यो भने पिएएनआई टाइप गरेर इन्ट्री गराए हुन्छ अङ्ग्रेजीबाट नेपाली र नेपालीबाट अङ्ग्रेजी दुवैतिरबाट वर्ड खोज्न सकिन्छ यसमा खेल्दै सिक्ने वर्ड गेम ह्याङम्यान पनि छ यसले रमाइलो गरेर अङ्ग्रेजी सिकाउँछ एप्समा हरेक दिन नयाँ वर्ड देख्न सकिन्छ वर्ड अफ द डेले दैनिक नयाँ शब्द जान्न सघाउँछ यसमा अफलाइन फाइल अपडेट मेकानिजम छ डिक्सनरी फाइल मोबाइलको एसडी गार्डमा स्टोर गर्न सकिन्छ उनी यसलाई आइओएस कम्प्याटेबल समेत हुने गरी विकास गर्ने तयारीमा छन् अमेरिका त्यसमाथि आइटी कम्पनीमा वरिष्ठ इन्जिनियर यसरी फुर्सद निकाल्छन् उनी नेपाली एप्स डेभलप गर्न कार्यालयको काम सकेपछि बिहान बेलुका यसैमा लाग्छु उनले सुनाए शनिबार र आइतबार बिदा हुन्छ ती दिन पनि एप्स डेभलपमै बित्छ उनी जहाँसुकै रहे पनि नेपालीलाई उपयोगी एप्स बनाउन चाहन्छन् नेपालीलाई कस्तो एप्स चाहिएला उनले उल्टी प्रश्न गरे आवश्यकताबारे थाहा पाए त्यस्तै एप्स विकासमा लाग्छ सिलिकन भ्याली आइटी क्षेत्रमा अनुभवी जनशक्तिलाई स्वागत गर्न आतुर भएको उनको अनुभव छ आइटीमा दखल राख्ने जनशक्तिलाई कामको खाँचो छैन उनले भने जति पारिश्रमिक दिन यहाँका आइटी कम्पनी तयार छन् त्यसमा पनि सफ्टवेयर डेभलपरको धेरै स्कोप रहेको उनको अनुभव छ त्यसैले त उनले सिमेन्टिक छिरेको डेढ वर्षमै प्रिन्सिपल इन्जिनियरको पोस्ट पाए नेपालमा निकै आकर्षक माइने डाक्टरी पेसामा भने त्यहाँ बिक्न गाह्रो भएको अनुभव उनले गरेका रहेछन् वास्तवमा आदरणीय श्रोता यी शङ्कर उप्रेती जो वीरगन्जमा जन्मेका थिए र नेपालमा इन्जिनियरिङ पढेर जुन किसिमले आफ्नो इच्छा चाहना पुरा गर्न अमेरिका गएर पनि उनले अहिले लाखौँ रुपियाँ आम्दानी गरेर उनी एउटा सफल इन्जिनियरिङ बनिसकेका छन् कोही नेपालीहरू यसरी विदेश लागेर अमेरिका जर्मन जहाँ गए पनि राम्रो काम गरेर हात पारेका छन् इन्टरनेट अनलाइनको सुविधा भएको र जुन प्रविधि अहिलेको छ त्यो प्रविधिमा उकालो लागिरहेको छन् नेपाली युवाहरू पनि भने कतिपय राष्ट्रहरूमा नेपालीहरूले कामै नपाएर फर्किरहेको अवस्था पनि छ र हालै मात्र कतारको सेल्टरमा थुप्रै पीडित युवाहरू बसिरहेका छन् त्यही बारेमा पनि थोरै म जानकारी गराउन चाहन्छु यहाँलाई कतारकमा कम्पनीबाट तलब खानेकुरा नदी क्याम्पमा बस्न समेत वञ्चित गरिएका एक महिलासहित बत्तिसजना महिनादेखि नै महिनौदेखि रा नेपाली राजदूतावासमा अहिले सेल्टर जुन खडा गरेको छ त्यहाँ रहेको जानकारी हामीले पाएका छौँ कतारको एउटा ट्रेनिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा कार्यरत नेपाली कामदार महिनौसम्म तलब नपाएर भोकभोक एक पार पर्न थालेपछि दूतावासको सहारा लिन आएका थिए उनीहरू टिकट अभावका कारण स्वदेश फिर्न सकेका दूतावासको सेल्टरमा आइपुगेको महिनौ दिन पुग्यो रूपन्देहीका सार्जाउद्दिन समातले भने एकदमै छिटो घर जान चाहन्छु दूतावासले वैदेशिक रोजगार प्रबन्धन बोर्डबाट आएको रकमबाट पीडितलाई खाना खुवाएर राखेको छ पीडितहरूले विकट भए नौ महिनासम्मको तलब छोडेर भए पनि घर फिर्न चाहेको बताएका छन् कम्पनीमा कार्यरत उनीहरूले आफूहरूलाई कहिले पिट्ने धम्क्याउने र हप्तौँदेखि खाना नदिएर समस्यामा परेपछि शरणका लागि दूतावास आउनु परेको बताए कोठामा सुत्न पनि डर भयो कतिखेर पिट्छ भन्ने भयो गोर्खाका रणबहादुर आलेले भने तनाव थेक्न नसक्ने भएपछि सबै सामान बोकेर आएका हौ अब हाम्रो एकमात्र भरोसा दूतावास हो दूतावासमा बस्नेमा जनकपुरका रामनाथ ठाकुर लगायतका थुप्रै मानिसहरू छन् त्यस्तै गोर्खाका आले झापाका गोरे सुब्बा ताप्लेजुङका केशव थोकर श्रीमान स्याङ्वा लिम्बू झापाका नरेश राई मोरङका पृथ्वबहादुर लिम्बू मुन्ना मल्लिक लगायत रूपन्देहीका सार्जउद्दिन समाज छन् सेल्टर बस्ने अधिकांशसँग आइडी छैन उनीहरूमध्ये सबै एउटै कम्पनीमा छन् त्यस कम्पनीमा कपिल दूतावास आएर आइडी लगाउन कतारी निकायमा चालिस हजार रियाल बुझाइसकेको दावी गरेका छन् हामीलाई क्याम्पमा पानी मात्रै पिएर बस्नुपर्ने स्थिति आयो रोल्पाका तिलक बुढामाहरूले भने बङ्गालमा बङ्गालामा कपिलले खाता पनि बन्द गरिदिएको छ मतलब उनीहरूले खान पाउने जुन सुविधा पाउने पसलहरूमा त्यहाँको मुदेरले मतलब मालिकले नै गएर बन्द गरिसकेको उनीहरूको गुनासो छ उनीहरूले गएको जन जनवरी यता तलब समेत पाएका छैनन् मैले नौ महिना यता तलब पाएको छैन सोह्र महिना अघि कतार आएका धरानका रमेश विकाले भने तलब नका नपाएकाले आउन लागेको ऋण समेत तिर्न सकेको छैन उनीहरू अधिकांशको कतार बस्ने अनुमति आइडी नलगाइदिँदा गैर कानुनी हैसियतमा छन् आइडी कार्ड नहुँदा आफूहरूमध्ये अगस्तमा दुईजना साथीलाई प्रहरीले पक्राउ गरेको उनीहरूले बताए उनीहरू काठमाडौँ स्थित sky way management tiger overseas र सान इन्टरनेसनल लगायतबाट आएका हुन् सप्लाई मार्फत विभिन्न कम्पनीमा निर्माण क्षेत्रमा कार्यरत उनीहरूको तलब छ सयदेखि आठ सय तोकिएको छ मैले नब्बे हजार रुपियाँतिर आएको थिएँ सामातले भने कमाउन आएका मान्छे यता आफै अलपत्र परियो उता घरबाट पसलेले खाद्यान्न नदिएको खबर आउँछ यता आफू अलपत्र परेको छु नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले पीडितलाई स्वदेश पठाउन search and flow of department सिआइएफडीसँग समन्वय गरेको बताए मैले सोमबार सिआइएडीका अधिकारीसँग यसबारे छलफल गरिसकेको छु उनले भने उनीहरूलाई पठाउन केही समय लाग्ने स्थिति छ यसरी नेपालीहरू जब विदेश प्रवेश गर्छन् गरिसकेपछि त्यहाँ जुन आइडी कार्डको समस्या र थुप्रै समस्या भइसकेपछि उनीहरू नेपाल फर्कन पनि नसक्ने अवस्थामा हुन्छन् आदि श्रोता हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईँ पनि विदेश जाँदै हुनुहुन्छ वा गएर आउनु भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगार्सको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा सम्पर्क गर्न सक्नुहुनेछ अथवा तपाईँसँग इन्टरनेटको सुविधा छ भने radio Arpan news at the rate Gmail dot कममा पनि प्रतिक्रिया वा समस्या प्रेषित गर्न सक्नुहुनेछ हस्त कार्यक्रम सुनेर यतिन्जेलसम्म साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद प्राविधिक मित्र सोमलाई आभार व्यक्त गर्दै रविबाट कार्यक्रम देश विदेशबाट बिदा हुन्छु नमस्कार